नमस्कार आदरणीय श्रोतागण आजको श्रृङ्खलामा तपाईँहरू सबैजनालाई स्वागत छ संसारको जुनसुकै कुनामा रहेर पनि यस श्रृङ्खलामा रहेर साथ दिनुहुने सम्पूर्ण साहित्य मनहरूमा आभार प्रकट गर्दछु श्रोतागण गत केही दिन अगाडिदेखि नै मैले राधा पौडेलजीद्वारा रचित कृति खलङ्गामा हमालालाई वाचन गर्दै आइरहेको छु यसभन्दा अगाडिको भागमा पृष्ठ बयानब्बेसम्म वाचन गरेर रोकेको थिएँ श्रोताहरू तपाईँहरू यसभन्दा अगाडि वाचन गरिएका भागहरूलाई पनि सुन्न सक्नुहुनेछ मैले कुनै पनि साहित्यिक रचनाहरू वाचन गरिरहँदा केही कतै त्रुटिहरू आएमा सुधारका पाटाहरू खोजिनेछु कृपया मैले प्रस्तुत गरेका विषयवस्तु हजुरहरूलाई कस्तो लाग्छ त कमेन्ट बक्समा गएर आफ्नो रचनात्मक प्रतिक्रिया पनि दिनुहोला अब आजको श्रृङ्खलातर्फ प्रवेश गर्दछु आजको यस श्रृङ्खलामा खलङ्गामा हमला यस कृतिका बाँकी रहेका भागहरू वाचन गर्ने अनुमति लिन्छु अब वाचन सुरु हुन्छ पृष्ठ तिरानब्बेबाट छमा लेखिएको छ दोस्रो दिन दुई हजार अन्ठाउन्न कार्तिक तिस गते अचाम मङ्गलसेनको घटनामा परेका विश्वराज भट्टजी मेरै अफिसमा काम गर्नुहुन्थ्यो कैलालीमा उहाँले मङ्गलसेनमा भएको माओवादी हमलाको विवरण सुनाउनु भएको थियो आफू नपरुन्जेल सुरक्षा नीति सजिलो र राम्रो लाग्छ उहाँको भनाइ थियो परेपछि काम गर्न गाह्रो हुन्छ सुरक्षा नीतिमा कर्मचारीहरूलाई जतिसक्दो चाँडो आक्रमण स्थलबाट झिकाउने वा रेस्क्यु गर्ने भनिए पनि हेलिकप्टरको प्रक्रिया मिलाउने समय लागेको उहाँले बताउनुभयो भन्नुभयो गृह मन्त्रालय एयरपोर्ट जस्ता निकायको स्वीकृति लिँदा लिँदै ढिला हुँदो रहेछ उहाँको कुरा सम्झेर तुरन्तै हेलिकप्टर लिन आइहाल्छ भन्नेमा मलाई रातिभरि विश्वास थिएन दोस्रो दिन भने अलिअलि आश लागेको थियो खबरै नगरी एकाएक आइहाल्छ कि आक्रमण नभएको भए म हिजै सुर्खेत पुगिसकेकी हुन्थेँ त्यहाँ सङ्क्रमण नियन्त्रणको फलोअप कार्यक्रम थियो सुएडका मदन भट्टजीसँगै जान्छु भन्दै हुनुहुन्थ्यो उहाँको आज दिल्ली जाने कार्यक्रम थियो कर्मचारीलाई तलब खुवाउने र अरू प्रशासनिक कामले अड्किनु भएको रहेछ मदनजी उज्यालो नहुँदै म कहाँ आउनुभयो सुरक्षाका कुरा भए हाम्रो अफिसको सुरक्षाका साथीहरू तपाईँलाई पनि रेस्क्यु गर्ने योजनामा हुनुहुन्छ उहाँले भन्नुभयो समन्वय नै भइरहेको हुनुपर्छ नभएको भए सँगै तल झरौँला तल झर्न पाए सुर्खेत वा नेपालगञ्ज पुगेपछि जसरी पनि पैसा जोहो गर्न सकिन्छ भन्ने उहाँको विचार थियो मदनजीसँगको सल्लाहपछि म बाहिर हिँड्ने लुगा लगाएर एयरपोर्टतिर निस्किएँ मैले अस्ति चाँदै आफ्नो झोला ठिक पारिसकेकी थिएँ सिडिओ कार्यालयबाट अझै धुवा पुत्ताउँदै थियो घरका भित्ता एकपछि अर्को ढल्दै थिए आक्रमणको दोस्रो दिन पनि बजार मौन थियो दिउँसै उज्यालो राह जस्तो सुनसान बाटोमा केटाकेटी धरी भेटिएनन् खालि माओवादीले फोरेका पसल थिए भङ्गै बाटोमा भेटिएकाहरूले भनेअनुसार बजारका घर घरमा प्रहरीको खोजी भएको थियो अरे माओवादीले प्रहरीलाई खोजी खोजी मार्ने वा अपहरण गर्ने नीति लिएको छ अरे भनेर गाउँलेहरू सुनाउँथे जुम्लाको रूपरङ्ग बदलिएको थियो कसैको कसैप्रति भर थिएन तै भर गर्नुपर्ने बाध्यता थियो मुटु कटकटी खाए पनि दुनियाँलाई हेरेर बाँच्नु परेको थियो हाँस्नु परेको थियो पहिलो स्टुडियो कार्यालयको प्रकाशदेखि टन्न प्रहरी ड्युटीमा खटिएका देखिन्थ्यो त्यस दिन कोही थिएन कसैले रोक्दा पनि नरोक्ने सिडियो दामोदर पन्तको अनुहार जलजल्ती सम्झे मन भावुक भएर म आफूलाई बहलाउन चन्द्रनाथ मन्दिरतिर लागेँ चन्द्रनाथको मन्दिरमा द्वन्द्वको नाम निशान थिएन मन्दिरसँगै साधुहरू बस्ने ससाना घर दुरुस्तै थिए बजारमा त्यत्र मान्छे मरे अट्ठाइसवटा अफिस घर जले करोडौँको क्षति भयो मारिने वा बाँच्नेहरूले यही चन्दननाथ बाबाको नाम कति पुकारे होलान् यी कसैको पुकार सुन्निएन मन्दिर भने जस्ताको तस्तै भगवान्ले सामाजिक न्याय कति गरे यो कुरा तिनै भगवान्ले जानन् वा उनका परमभक्तले मन्दिर पहाडीपट्टि गुल्मको अफिस छिया छिया थियो टलक्क परेका कलश सफा फुलबारी चिटिक्क परेको घर पोसाकमा सजिएका प्रहरी सब खतम ती सबै हाम्रो सम्झनामा मात्र बाँकी थिए बाहिर पेटीमा रगतको टाटै टाटा देखिन्थ्यो भूत बङ्गाला भन्न सुहाउने सिडियो कार्यालयको र सिडियोका एक सुरक्षा गार्डलाई सादा पोसाकमा देखेँ नजिक गएर नमस्कार गरे उनले नमस्ते फर्काए तर केही बोलेनन् कुरा बढाउन सजिलो होस् भनेर मैले आफै प्रश्न गरेँ भाइ अस्ति राति सिडियो साफसित थियो उनलाई आफ्नो बेता पोसित पोको भइरहेको रहेछ फर भन्न थालेँ आक्रमणकारीहरू एकैचोटि सिडिओ कार्यालयमाथि उक्लिन थालेपछि मात्र हामीले हमला भएको थाहा पायौँ तल फाट फाटभरि डन्ड माओवादी आएर सिडिओ कार्यालय घेरिसकेका रहेछन् हाम्रा साथीहरू गुल्मतिरबाट फायरिङ गरिरहेका थिए मैले साहबलाई बिन्ती गरेँ अब हामी लड्न सक्दैनौँ भागौँ उहाँ अनि आत्तिनु भएको थियो अब के गर्ने भनेर छटपटाइरहनु भएको थियो फेरि बिन्ती गरेँ साहब जे होला होला अहिलेलाई यहाँबाट निस्किहालौँ उहाँले तिमीहरू जाओ म यही बङ्करभित्र पस्छु भन्नुभयो र तुरुन्तै बङ्करभित्र छिर्नु जुम्लामा आक्रमणको तिखो हल्ला चल्न थालेपछि सुरक्षाको निम्ति बङ्कर बनाएको थियो मैले बङ्कर भन्ने शब्द यहीँ आएर बुझेकी हुँ सिडिएका ती सुरक्षाकारले आफ्नो कथा सुनाइरहेकै थिए माओवादीले साढे दस बजे देखि पाउने एघार बजीभित्र कार्यालयमा बम हान्यो मलाई लाग्छ उहाँ बङ्करभित्र धुवाले निस्सासिएर मर्नुभयो आँखामा गोली लागेको थियो नि त मैले जिज्ञासा राखेँ चोट लागेपछि कहाँ भाग्न सकिन्छ उनले भने म उहाँलाई बङ्करमा छाडेर बाहिर आउँदा चौरभरि सिडिओ कार्यालयको चौर टन्नै माओवादी थिए मेरो साथी र म घरको छेउछाउ दौडिन थाल्यौँ मेरो साथीलाई पछाडि गोली लाग्यो उसले अय्या आमा मरे पानी पानी भन्यो मैले पनि होसवास घुमाइसकेको थिएँ तै पनि बल गरेर अगाडि बढ्दै थिएँ जाँदा जाँदै अगाडि फेरि अर्को जथासँग भेट भयो म एक हो र उनको कुरा सुनिरहेकी थिएँ त्यो जथा को हो भनेर सोध्यो मैले अघि भर्खरै निसन कमरेड भनेर नाम लिएको सुनेको थिएँ त्यसै बेला याद आयो मनमनै भगवान्लाई सम्झेर निसन कमरेड भने वास्तवमा उनीहरूलाई आफ्ना को साथी कहाँ छन् थाहा रहेनछ ल ल भनेर आफ्नो बाटो लागे माओवादीको शिकार हुनबाट बचेर उनी नजिकको घरमा पुगेछन् ढोकामा जोडसँग हिर्काएछन् पहिले त ढोका खोलिदिन कोही आएन रे उनीहरूले लगातार हानेको हाने गरेपछि एकजना मान्छे डराइ डराई ढोका खोल्न आएछ अनि रातभरि त्यही घरमा बसेर ज्यान जोगाएछन् आफू बाँचेको खबर सुनाउँदा उनी खुसीभन्दा बढी भावुक भइरहेका थिए आँखा रसाइरहेका थिए कुराकानी अझै केही बेर लम्बी थ्रुक्कै आँसु झर्ला कि जस्तो भएको थियो उनको अनुहार सब खरानी भयो जलेको सिडिओ कार्यालयतिर देखाउँदै भने त्यता हेर्न मन पनि छैन सिडिओको सम्झनामा उनको सुरक्षा गार्डको वेदना थपेर म एयरपोर्टतिर लागेँ बाटोमा शिक्षा कार्यालय पर्थ्यो त्यो पनि जलेर ध्वस्त भएको थियो शिक्षा कार्यालयमा बम पड्काउँदा वरपरका घर अलिअलि जलेको तर्किएको र भत्किएको रहेछ माथि अलि उकालोमा एयरपोर्ट टावरका प्रमुख दिपकजीको क्वार्टर र नजिकैको गेस्ट हाउस जलेर खरानी भएका थिए एयरपोर्टमा भने बिहान उज्यालो भएपछि आगो लगाएका हुन् एयरपोर्ट टावर उद्घाटन भएको धेरै भएको थिएन नयाँ एयरपोर्ट र नयाँ टावरले जुम्लाको रौनक फेरिन नपाउँदै आक्रमणको निशानामा परेका थिए टावरको भित्तामा बुट्टा भरे जस्तो पहलै पहल देखिन्थ्यो झ्याल ढोकाका खापा जलेका सिसा फुटेर छताछुल्ल धुवाले पहिलो रङको घर कालो भएको थियो मलाई दिपकजीसँग भेट्न मन लाग्यो उहाँ श्रीमती र छोराका साथ जुम्लामा बस्नुभएको थियो मैले खोजी गरेँ भेट भयो उहाँकै साथ लागेर टावरमाथि चढेँ आज त भन्न सक्दिनँ भोलिदेखि जहाज आउन सक्छ दिपकजीले भन्नुभयो आर्मीले खबर गरिरहेका होलान् टावर जलाउन प्रेसर कुकर बम प्रयोग गरेको थाहा भयो कुकरको पिँड त्यही भेटिएको थियो सकेट बमहरू पनि फेला परे एयरपोर्ट हानेको त बिहान मात्रै हो नि मैले कुरा झिकेँ म घरबाट हेर्दै थिएँ झ्यालबाटै जलिरहेको देखेँ दिपकजीले आफ्नो अनुभव सुनाउन थाल्नुभयो त्यस रात दस बजे नै माओवादीको एउटा जत्था एयरपोर्ट पुगेको थियो आज आक्रमण हुँदैछ हामी टावर सावर केही छाड्दैनौँ तर तपाईँहरू सुरक्षित रहनुहुनेछ उनीहरूले भने हामी भोलि बिहान मात्रै आउँछौँ रातभरि भिडन्त भयो उज्यालो भइसक्दा पनि माओवादी नआएपछि एयरपोर्ट कर्मचारीहरू खुसी भए टावर बच्ने भयो भनेर त्यही बेला दुईजना केटीको आवाज सुनियो तपाईँहरू घर छोड्नुहोस् हामी यहाँ बम पट्काउँदैछौँ उनीहरूले चेतावनी दिए दिपकजीले कुनै विवाद नगरी घर छाड्नुभयो अनि टावरमा बम पट्कियो दिपकजीले घटना सुनाउँदा सुनाउँदै केही मान्छे हो हल्ला गर्दै हामीतिर आए सबै एकैचोटि कराएकाले बोली बुझिन्थेन खासमा त्यहाँ बम फेला परेछ पड्किन्छ कि भन्ने त्रासले उनीहरू अत्तालिएर भागेका रहेछन् एयरपोर्ट जाने बाटोमा अर्कोतिर तिला नदीको छेउमा साल्टा ट्रेडिङ र खाद्य संस्थानको अफिस थियो गाउँलेको भनाइमा हिजो राति आक्रमणको भोलिपल्ट माओवादीहरू फेरि आएका थिए अरे खाद्यान्न चोरेर लगे भन्ने हल्ला थियो म त्यो हल्ला साँचो हो कि होइन बुझ्न गएँ हल्लै रहेछ हमला र हल्ला सायद एकअर्काका परिप्लोक हुन् हमला भएपछि स्वाभाविक रूपमा ठुल्ठुलो हल्ला चल्न थाल्छ बेसकन हल्ला चलाएर हमला गर्नु पनि माओवादी रणनीति नै भएको बुझिन्छ कतिसम्म भने ब्यारेक कब्जा गरेपछि सुर्खेत वा नेपालगञ्जबाट आउने हेलिकप्टरलाई ग्रिन सिङ्गल दिने र त्यसलाई हाइज्याक गर्ने हल्ला चलेको थियो खाद्य संस्थानको गोदाममा भयभरका चामल लुटेर जनतालाई बाँड्न लागेको हल्ला पनि सुनेकी थिए म एक्लै जसले जे सुनाउँछ सुन्दै हिँडिरहेकी थिएँ आज कुनै हालतमा जहाज नउड्ने देखेपछि म अस्पताल फर्केँ सबै साथीहरूलाई सान्त्वना दिएँ केही गरी सुर्खेत झर्ना पाइहालेँ भने सबैका घरमा खबर पठाइदिउँला भन्ने बाचा गरेँ र सबैसँग बिदाबारी भएर घर आएँ जुम्लाको अत्यास लाग्दो वातावरण र घर परिवारको सम्झनाले मलाई के के हराए जस्तो भइरहेको थियो उद्देश्यविहीन जस्तो लागिरहेको थियो आफैलाई त्यसैले घरमा अडिरहन सकिनँ म कृषि केन्द्रतिर गएँ कृषि विकास भएँ कृषि अनुसन्धान केन्द्र भवनहरू केही बाँकी थिएनन् गहुँ जलेर साह्रै नमिठो गन्ध आइरहेको थियो मैले केटाकेटी छँदा दुईवटा घर जलेको देखेकी थिएँ त्यति बेला डढेका काठ खोलेको खाटो बोकेर हिँडिरहने भैँसी मेरो मानसपटलमा आग लागेको नराम्रो छाप बनेर बसेका थिए यहाँको भग्नाशेष त्योभन्दा कयौँ गुणा भयङ्कर थियो कृषि केन्द्रको चौरमा एउटा ट्र्याक्टर थियो त्यो पनि जलाइदिएछन् त्यही आँगनमा दुई चारजना कर्मचारी थिए म त्यस बेलासम्म कृषि केन्द्र गएकी थिएन कामै पर्थेन अलि टाढा पनि थियो सिडिओ कार्यालयमा हरेक महिना तिन गति हुने बैठकमा भने उनीहरूसँग देखादेख हुन्थ्यो फेरि अहिले माओवादी आक्रमणपछि हामी सबै एउटै ड्याङमा थियौँ बोल्न छेक पार्थिएन म बिस्तारै उनीहरू भयतिर गए त्यसमध्ये एकजनाले आक्रमणपछि घर बाहिर बस्न सुरक्षित खानेछन् उनी रातभरि नजिकैको होचो क्याम्प परेको सल्लाहको रूपमा चढेछन् मेरो आँखाले भ्याए जति माओवादी नै माओवादी थिए उनीहरूले सम्झे यति नै थिए भन्न सक्दैन जता हेरे उतै थिए भनौँ न दस हजार जति थिए भनन् जुम्लाको टिटीहरू रातमा बाहिर बस्नु आफैमा चौकसपूर्ण काम हो त्यसमाथि नाइट भिजन हेलिकप्टरले आकाशबाट लगातार गोली र बम बर्साउँदा रातभरि रुखमा बसेका ती कर्मचारीले भने कसरी बाँचे मैलाई थाहा छैन मलाई उनको कुरा सुनेरै भावन छुट्यो नबोली उठेर हिँडेँ मदनजीको केरातिर उहाँको अफिस पुरै जलेको रहेछ नाइट भिजनले फ्याँकेको बम त हाते मदानी जस्तो हुँदो रहेछ माथिबाट फ्यालेकाले होला भुइँमा झन्डै एक फुट खाल्डो परेर गाडिएको थियो त्यहाँबाट म दूरसञ्चार कार्यालयतिर लम्केँ भग्ना शेष मात्र बाँकी थियो दुई चार दिनअघि नयाँ टेलिफोन व्यवस्था भएको सुनेकी थिएँ त्यहाँ नाम टिपाएर फोन गर्न पाइन्थ्यो एकचोटि फोन गर्न दुईदेखि चार घन्टा लाग्थ्यो माओवादीले नयाँ मेसिनबारे थाहा पाएनछन् क्यारे पुरानो घर मात्रै उडाएका थिए दूरसञ्चार अगाडि जिल्ला प्रहरी कार्यालयनिर दुईजना बुढाबुढी छतमा उहाँ उहाँ गर्दै डाक छाडेर रोइरहेको देखेँ सधैँ अफिस जाँदा दुवैलाई छतमा केही गरिरहेको देख्थेँ बोलचाल भने भएको थिएन आक्रमणको दोस्रो दिन यसरी किन रोए होलान् भनेर मलाई खुल्दुली लाग्यो छेउछाउका मान्छेलाई सोधेँ माओवादीले छोरालाई पुलिसमा जागिर खुवाउने भनेर बेसरी पिटेछन् उनीहरूले भने प्रहरीमा जागिर खाने खुवाउने र नाता पर्ने सबैलाई यसै गरी पिटेका थिए माओवादीले बिहान हुँदै गएपछि त उनीहरू झन् तराबमा थिए अरे भोकले हो कि हारियो भनेर त्यस्तो जाडोमा पनि चिसो पानी घटघटी पिउँथे अरे स्याउ गरम गरम एकैछिनमा भ्याउतेरे जुत्ताहरू खोजी खोजी लगेछन् जुन जुन घरमा पसे त्यहाँबाट आफ्ना पुराना जुत्ता सारेर नयाँ लगेछन् गाउँ चाहार्दै गर्दा राष्ट्रिय वाणिज्य बैङ्कका प्रबन्धक बाबुकाजी सिलवाललाई चुलोको छेउमा झुक्राएर बसिरहेको देखि बैङ्क ध्वस्त भएको मलाई थाहा थियो उहाँकै मुखबाट घटना सुन्ने उत्सुकता जाग्यो टुडी र ब्यारेको बिचमा स्थानीय व्यापारी धर्मराज राहुलको घर भाडामा लिएर वाणिज्य बैङ्क राखिएको थियो त्यही घरको माथिल्लो तलामा सिलवालजीको क्वार्टर थियो सुरक्षाका कारण उहाँ दसैँ तिहारमा घर जान पाउनुभएको थिएन दसैँको छुट्टीमा श्रीमतीलाई नै जुम्ला झिकाउनु भएको थियो करिब दस बजेतिर उहाँले बहिनीको कार्डलाई भन्नुभएछ राम्ररी ड्युटी गर्नु है आज गोली चलिरहेको छ आक्रमण हुनसक्छ त्यसपछि माथि उक्लिएर समाचार सुन्न थाल्नुभयो प्राय राति एघार बजेसम्म कहाँ कहाँ बम पड्कियो कता कता आक्रमण भयो भन्ने जानकारी लिएर बस्ने उहाँको बानी रहेछ त्यस रात एघार बजेको समाचार खोलेर बसिरहनु भएको थियो समाचार सुन्दा सुन्दै कसैले कोठाको ढोका ढकढकायो उहाँले अरू बेला झैँ कडा स्वरमा सोध्नुभयो को हँ जवाफमा लाते हानेर ढोका फोर्दै एक हुल माओवादीभित्र छिरे अझै चिनेको छैनस् उनीहरूले दुवै कञ्चडमा बन्दुक तेस्राएर भने सेप देखा चिलवालजी डरले काममा थाल्नु भएछ केही सोच्न नगाउँदै उनीहरूले फेरि सोधे खै हामीलाई ब्यालेन्स देखा ब्यालेन्स त क्यासियरसँग छ उहाँले दुवै हात जोडेर जवाफ दिनुभयो क्यासियर कहाँ बस्छ अर्को अझ ठुलो स्वरमा कराए उहाँले जवाफ दिन नभ्याउँदै अर्को माओवादीले क्यासियर कहाँबाट चाबी नै लिएर आयो अनि चाबी दिँदै सेप खोल भन्न थाले उहाँले हात कामेर खोल्न सक्नु भएन एकजनाले भन्यो सन्धि खर्कमा लाते हानेर सेप फोरियो यहाँ के को चाबी चाहियो उनीहरूले सङ्गीनको टुप्पो र लाते हानेर सेप फोरे नयाँ र पुरानो नोट गरी जम्मा चौध लाख रुपियाँ रहेछ सबै नोट कपडामा पोको पारे केहीले सिलवालजीलाई फेरि लछार पछार पार्दै अरू पैसा माग्न थाले भने उडाइदिउँ कि बाँकी पैसा कहाँ छ भन्छस् अर्कोले ब्यारेकमा लुकाएर राखेको छ होला नि भन्दै लात हाने माओवादीको होलमा एकजना महिला पनि थिइन् सिलवालजीले उनै महिलातिर फर्केर थरथर कामदै हात जोडेर भन्नुभयो प्लिज बहिनी भएको सारा पैसा यति हो सबै अफिसमा तलब खाने बेला भएकाले बाँडेर भ्याइयो हजुर जस्तै मेरो छोरी छन् त्यही छोरीलाई पाल्न पो जागिर खाएको बिन्ती सुनेर ती महिला लडाकुलाई दया लागेछ कि क्या हो कुटपिट बन्द गराएछन् अनि प्रेसर कुकर बम जडान गर्न थालेछन् बैङ्क लुट्न आएका आक्रमणकारीलाई निकै भोक लागेको रहेछ क्यारे पठामा भएका बिस्कुट जम्मै खाइदिएछन् एक दुई टुक्रा उहाँलाई पनि खान दिएका थिए अरे उहाँले खान्न भन्नुभएछ जवाब सुन्ने बित्तिकै हामीले दिएको खान्न हुन्न बिक हालेको छु र भन्दै सातो लिएछन् उनीहरूले बिस्कुट खाएपछि पानी मागे पानी त छैन हजुर उहाँले निरही हुँदै भन्नुभयो पानी पनि दिँदैन साले उनीहरूले फेरि भकारे सिलवालजीको मुख डर र जाडोले कक्रक्क सुकेको थियो माओवादीले जबरजस्ती खुवाइदिएको बिस्कुटले झन् प्याकप्याक्ती भयो अर्को टुक्रा खाँदै नखाइ थाहै नपाउने गरी भुइँमा खसालिदिनु भयो बम तयार गरेपछि आक्रमणकारीहरू उहाँलाई पनि साथै लिएर बाहिर निस्किए घर वरिपरि तेल सर्किन थाले मट्टी तेल हो वा डिजेल उहाँले खुट्याउन सक्नु भएन हेर्दा हेर्दै घर जलाइदिए सिलवाजीले निबेको स्वरमा भन्नुभयो मलाई पनि आगोमा जलाइदिने हो कि भन्ने डर लागेको थियो नभए अपहरण गर्लान् भन्ने शङ्का थियो उनीहरूले त्यस्तो केही गरेनन् बरु उहाँलाई बयङसँगै नयाँ बन्दै गरेको घरभित्र हुलेर बाहिरबाट चुकुल लगाइदिए उनीहरू त्यहाँबाट निस्किएको एक दुई मिनटमै बम पट्कियो बम पट्कँदा म थुनिएको नयाँ घर थर्र हल्लिएको थियो आगो सल्कन्छ होला भनेर खुब आत्तिएँ उहाँले भन्नुभयो भगवान् र परिवारलाई सम्झँदै रात बित्यो बिहान भिडन्त साम्य भएपछि मात्रै उहाँ घरबाट निस्कनु भयो लुगाफाटो सरसामान केही थिएन बोइङसँगै जले उहाँले साथीहरूसँग मागेर कपडा जोरजाम गर्नुभएको रहेछ घरदानी धर्मराजले दिएको ज्याकेट लगाउनु भएको थियो सिलवालजी अलि होचो कदको हुनुहुन्छ धर्मराजको ज्याकेट उहाँको जिउमा मिलेकै थिएन धर्मराजले नै एक परिचितको पसलबाट जुत्ता ल्याइदिएछन् प्यान्ट किनिदिने जिम्मा सुनिल दाईको भागमा परेछ कम्मर मिलेको थियो कि थिएन थाहा छैन तर मुनि दुई तिनचोटि पट्याएर लगाउनु भएको थियो दिनभरि हमलाका कथा सुन्दा सुन्दै मलाई भित्रभित्र खल्लो लागिरहेको थियो घर परिवारको यादले मन घुस मुकुस हुन थाल्यो खलङ्गा बजारमा हिजोदेखि छाएको सन्नाटा आज पनि थामिएन पहिले जस्तो बम गोलीका आवाज सुनिँदैन कुकुर स्याल र कुखुरा जम्मै अस्तिको आक्रमणले ढराएछन् कि क्या हो कराएको भुकेको बासेको केही सुनिँदैन म पनि निशब्द भएकी थिएँ न बोल्न सक्थेँ न सोच्न सक्थेँ बेलुकी फेरि अघिल्लो दिन जस्तै सबैजना एउटै कोठामा सुत्यौँ दलिनतिर टोलाउँदै कतिखेर निधायौँ पत्तै भएन साथमा लेखिएको छ तेस्रो दिन दुई हजार अन्ठाउन्न मङ्सिर एक गते जुगाहाट खोलामा केही मैला लुगा धुँदै थिए पातलै भए पनि पसलहरू खुले केटाकेटी बाटामा उब्रिन थाले दगोर्न थाले होटलमा तातो चियासँगै राजनीति र द्वन्द्वका ताता गफ सुरु भयो जुम्ला फेरि चर्मलाउन थाल्यो म सदा अस्पताल पुगेँ साथीहरूलाई भेटेँ उनीहरूलाई फेरि सान्त्वना दिएँ नेपालगञ्ज वा सुर्खेत पुग्ने बित्तिकै सबैका घरमा फोन गरिदिने बाचा गरेँ जान पाउँछु कि पाउँदैन मैलाई थाहा थिएन मन मनमनै सोचिरहेकी थिएँ जे पाए त्यसैमा जान्छु घर पुग्नु पनि पर्दैन कम्तीमा फोन गरेर आवाज मात्र सुनाउन पाएँ सन्तोष हुने थियो म एयरपोर्ट गएँ सेनाले तस्बिर खिच्ने र क्षतिको विवरण लिने काम गर्दै थियो त्यत्तिकै घर फर्केँ खेतमा चारवटा गाई मरेको देखियो ती गाई चन्दननाथ मन्दिरका रहेछन् तिला नदी किनारमा थुप्रै मानव शव देखिएको साथीहरूले सुनाए कुनै गाडिएका कुनै त्यत्तिकै खोलामा फालिएका गाडिएका सब कुकुरले खोतलेर छल्याङ बल्याङ पारेका छन् भनेर साथीहरू भन्दै थिए सबको प्रकृति हेर्दा कलिला केटाकेटी पनि छन् रे कुनै सब सादा पोसाकमा त कुनै सैनिक पोसाकमा महिला कमान्डरको सब फेला परेको सूचना पनि आयो महिला सबसँग एउटा डायरी फेला पर्यो जसमा आक्रमणको तयारीबारे कोड भाषामा लेखिएको छ अरे मान्छे जति सामान्य हुन खोज्दै थिए यस्ता खबरले उनीहरूको मनस्थिति उति खलबल्याउँदै थियो कर्मचारी र व्यापारीहरू जतिसक्दो छिटो सुर्खेत वा नेपालगञ्ज झर्ना खुट्टा उचालिरहेका थिए सबैलाई जहाजको प्रतीक्षा थियो तर आकाशमा सेनाको हरियो हेलिकप्टर बाहेक अरू उडेको थिएन अचानक सेतो रङको सानो हेलिकप्टरले खलङ्गा बजार चक्कर काट्न थाल्यो मैले हेरिरहेँ बिस्तारै घुम्दै ब्यारेकमा बस्यो मेरा आँखा त्यसैमा झुन्डिरहेका थिए नौलो हेलिकप्टर देख्ने बित्तिकै यहाँ अनेक अड्कल काटिन्छ कोही भन्छन् अस्तिको लडाइँमा भनिएभन्दा धेरै सैनिक मरेका हुन सक्छन् तिनै सैनिकका सब गोप्य रूपमा बाहिर लग्न यो हेलिकप्टर आएको होला मेरो मनमा पनि कुरा खेल्न थाल्यो डिएफआइडी र मेरो अफिसले घोषित सुरक्षा नीति कार्यान्वयन गरेको देखाउन मलाई नै लिन पठायो कि भन्ने लाग्यो फेरि सोचे मलाई लिन आउने भए अरू थुप्रै विकल्प हुन सक्थे हेलिकप्टर नै किन पठाउनु पर्थ्यो म घरको आँगनबाट हेलिकप्टरतिर आँखा डुलाइरहेकी थिएँ एउटा भर्खरको केटो दौडदै हाम्रो घरतिर आइरहेको टाढैबाट देखेँ उसको हातमा सानो कागजको टुक्रा थियो एभरेस्ट होटल कुन हो उसले सोध्यो यही हो जवाफ मेरो मुखसम्मै आइसकेको थियो मैले आफूलाई सम्हालेँ को हो को किन हो थाहै नपाई जान्ने भएर बोल्नुहुन्न भन्ने लाग्यो उसले त मेरो मनको कुरा बुझिझै आफै भन्यो यहाँ राधा पौडेल बस्नुहुन्छ अरे उहाँलाई ब्यारेकमा पाइलट चाबले खोज्नु भएको छ अब भने पक्का भयो यो हेलिकप्टर मैलाई लिन आएको हो मेरो मन त्यसै तरङ्गित हुन थाल्यो बालाई भेट्न र आमाको स्वर सुन्न नपाएर म भित्रभित्रै आत्तिरहेकी थिएँ कहिले भेटु कहिले बोलु भइरहेको थियो हतार हतार घरमा सबैलाई खबर सुनाएँ उहाँहरू पनि खुसी हुनुभयो मैले पहिले ठिक पारेको झोला उहाँहरूले नै बाहिर निकाल्नुभयो दाइ त ब्यारेकमै आउँछु भन्न थाल्नुभयो बोलेन हामी सरासर ब्यारेक पुग्यौँ गेटमा बस्ने सुरक्षा गार्डलाई मैले सबै बेहोरा बताएँ उनीहरूले पत्याएनन् मलाई भित्र पस्न पनि दिएनन् चिनेको कोही भेटिन्छ कि भनेर दायाँ बायाँ आँखा घुमाएँ कोही भेटिएन फेरि तिनै सुरक्षा गार्डलाई अनुरोध गरेँ एकचोटि पाइलटलाई राधा पौडेल आएको छ भन्ने खबर पुर्याइदिनु न गल्फत्ती गर्दा गर्दै मेरा अफिसका प्रशासन प्रमुख कृष्ण शर्मा ब्यारेकका खुट्केला ओर्लिरहेको देखेँ उहाँ मलाई लिन हेलिकप्टरमा आउनुभएको रहेछ कृष्ण शर्मा त्यही व्यक्ति हो जसले मलाई सुरक्षित मातृत्व कार्यक्रममा अन्तर्वार्ता दिन जाँदा जुम्ला र नवलपरासीमध्ये कहाँ जान चाहनुहुन्छ भनेर सोध्नुभएको थियो मैले उहाँलाई नमस्कार गरेँ उहाँले मेरो नमस्कार फर्काउनु भएन बरु एक हातले अँगालो मारेर भन्नुभयो के छ बुनु अरूभन्दा कान्छी भएकी हुनसक्छ काठमाडौँ अफिसका धेरैजना मलाई गुनु भनेर बोलाउँथे कृष्णजी आफै हेलिकप्टरमा आउनुभएकाले मैले अफिसको सुरक्षा नीतिमाथि प्रश्न उठाउने ठाउँ रहेन हेलिकप्टर पठाउन किन ढिलो भयो र अब को को जाने भन्ने बारे सामान्य कुराकानी भयो मैले डाक्टर शाह आइनिएफका साथीहरू र सिएडका मदनजीलाई लानुपर्ने कुरा जिके उहाँले भने डिएफआइडीको चिठी देखाउँदै भन्नुभयो उहाँलाई लैजान मिल्दैन मलाई नरमाइलो लाग्यो मदनजी त हँसिलो अनुहार लिएर ब्यारेकमै आइपुग्नु भएको थियो तर मेरो हातमा केही थिएन सबैसँग बेदावारी भयो सुनिल दाई आँखा रसिलो पार्दै निकै बेर हात हल्लाइरहनु भएको थियो हेलिकप्टरको ढोका बन्द भयो घटघट आवाज निकाल्दै पङ्खा घुम्न थाल्यो बिस्तारै म माथि उड्दै गएँ फ्राकिलो सैनिक ब्यारेक जलेका सरकारी भवन जलेका भत्किएका निजी घर युद्धपछि फुङ्ग उडेको खलङ्गा बजार अनि एभरेस्ट होटल जहाँ मैले घर पाएँ परिवार पाएँ कसले भन्छ होटल घर जस्तो हुँदैन सुनिल दाएर गमा फाउजूको एभरेस्ट होटल मेरो निम्ति घरभन्दा बढी हो म आफ्नो घरमा जन्मेँ यहाँ पुनर्जन्म पाएँ हेलिकप्टर निकै माथि पुगिसकेछ सिङ्गै जुम्ला उपत्यका मेरो आँखा सामुन्ने थियो अशिक्षा गरिबी असमानता र गन्धका घाउले रन्थनिएर बसेको मेरो प्यारो जुम्ला कहिलेसम्म पोलिरहने हो उसलाई यो घाउले किन खोज्दैनन् कोही यो घाउको ओखति म नर्छु हुँ तै मेरो ल्याकत छैन भइदिए त भर्खरै निको पारिदिन्थे मलाई पनि त दुखिरहेको छ उसको घाउ तर ओखति भएका डाक्टर चापहरू किन चुपचाप के उनीहरूको मनमा जुम्ला दुख्दैन किन दुख्दैन होला है जुम्ला पनि त हाम्रो शरीरकै अङ्ग हो नि कठै मेरो प्यारो जुम्ला तिम्रो घाउको ओखती यो देशमा पाउँदै पाएन कहिले पाएन त खै आँखा अगाडिका डाँडा पाखा बिस्तारै बादलभित्र हराउँदै गए मेरी आमाको सिउँदो जस्तो नदी भर्खरै देखिएको थियो बादलले कता छेलियो कता अहिले पनि त्यसरी नै सिउँदो राख्नुहुन्छ मेरी आमा सपक्क कोरेको कपालको बिचमा सलल नदी बगे जस्तो मेरा आँखा धमिला हुँदै गए धुलो छिरेर अप्ठ्यारो भए जस्तो भान पार्दै झिमझिमाएँ त्यही आँखामा लागेको बादल छाटिएन म अलकत्राको ड्रम र ओकापन्त्रको ढुङ्गोरमा अचेटिएर बस्नुपर्ने ठुलो हेलिकप्टरमा पहिलोचोटि जुम्ला पुगेकी थिएँ जुम्लाको कष्टपूर्ण जीवनसँग यति अभ्यस्त भइसकेकी रहेछु कर्णाली एयरको त्यो चार सिटी सानो हेलिकप्टर मलाई नौलो र बिरानो लाग्यो लामो कालरात्री पार गरेर जुम्ला छाड्दा मेरो एक मन खुसी थियो अर्को मन नास्रो मानिरहेको थियो परिवारसँग भेट्ने उत्साहले आँखा रसाइरहेका थिए सँगसँगै सङ्कटको घडीमा प्यार र जुम्लासँग टाढिन गइरहेकीले त्यसै त्यसै हेर्न मन लागिरहेको थियो हेलिकप्टर बिस्तारै तल झर्दै गयो जति तल झर्दै गयो म मानसिक रूपमा कमजोर र भावुक बन्दै गएँ जुम्ला जस्तो दुर्गम ठाउँमा बसेर माओवादीका धम्की एक्लै खेपेकी छु मैले सरकारी प्रशासन र आफ्नै अफिससित पौठे जोरी खेलेकी छु कस्ता कस्ता बिरामीलाई नजिकबाट देखेकी छु मृत्यु मेरो निम्ति सामान्य हो धेरैले मेरै अगाडि प्राण त्यागेका छन् भर्खरै एक रात छर्लङ्गै युद्धको बिचमा बिताए एक रत्ती नहात्ती बरु दाई भाउजू र केटाकेटीलाई आफै सम्हाले दुई दिनसम्म एक्लै लडाइँका डोब चहार्दै हिँडेकी केटी हुँ म आफूलाई निकै साहसी र हक्की ठान्छु अरू पनि त्यसै भन्छन् तर त्यस दिन हेलिकप्टरमा बस्दा बस्दै किन हो कसरी हो निकै थाकेको र गलेको महसुस गरेँ घडीमा एक एक सेकेन्ड फर्किँदा मलाई यस्तो लागिरहेको थियो म भित्रभित्रै भेटिँदैछु मेरो आत्मा शरीरबाट छ म मर्दैछु थाहा छैन कि हेलिकप्टर नेपालगञ्ज एयरपोर्टमा ओर्लियो प्रशासनकै खिल्ला ओझा धाउन मार्गमा दौडिँदै आएर बुनु भन्दै गमलङ अङ्गालो मार्नुभयो मैले कुनै प्रतिक्रिया जनाउन सकिनँ मन नलागेर होइन मेरो मनमा कुनै प्रतिक्रिया नै आएन थाहा छैन किन म फिस हाँसेँ मात्र एयरपोर्टको गेटमा पुगेपछि कार्यक्रमका राष्ट्रिय निर्देशक सुजान क्लाफनको खबर आयो उहाँले मसँग कुरा गर्न खोज्नुभयो मलाई भने कसैसँग बोल्न मन लागिरहेको थिएन भोलि फोन गरौँला भनेर टार्न चाहन्थे थाहा छैन किन खालि उहाँको मान राख्न आवाज मात्र सुनाइदिए मलाई त्यो बेला एकदमै धक्कानेर रुन मन लागिरहेको थियो यस्तो लागिरहेको थियो मभित्र एउटा ज्वालामुखी उम्रिरहेको छ र आँसुको रूपमा विस्फोट हुन चाहन्छ तुरुन्तै मैले जबरजस्ती आफूलाई सम्हालेँ घरमा फोन गरेँ तर खुलेर कुरा गर्ने आँट आएन थाहा छैन किन पहिले तपाईँ एकछिन कुरा गर्नुहोस् अनि म बोल्छु मैले खिलाजीसँग अनुरोध गरेँ उहाँले मान्नुभयो एकछिनपछि बहिनीसँग बोले ऊ एकदमै रिसाइ मायालु रिसाई थियो त्यो घर र अफिसका अनेक कुरा खोतल्न थाली मलाई लामो बोल्न जाँगर थिएन कुरा छट्याउँदै भने भोलि काठमाडौँ जाँदैछु पर्सि घर आउँछु फोन राख्ने बेला ह्याट्ट भने एकचोटि आमाको स्वर सुन्छु बहिनीले आमालाई फोन दिए उहाँ अघिदेखि पालो घुरिरहनु भएको रहेछ बेसी भर समात्ने बित्तिकै भन्नुभयो कति पिर पर्यो नि बाबा उहाँको स्वर सुन्ने बित्तिकै मैले आफूलाई थाम्नै सकिनँ झ्याप्पै लाइन काटिदिएँ थाहा छैन किन आदरणीय प्रियजनहरू आजको श्रृङ्खलामा वाचन गरिएको कृति राधा पौडेलजीद्वारा रचित कृति खलङ्गामा हमाला एउटी नर्सको डायरी हो आजको श्रृङ्खलामा मैले यस कृतिलाई पृष्ठ एक सय नौसम्म वाचन गरेर रोकेको छु आगामी दिनहरूमा यस कृतिका बाँकी रहेका भागहरू पनि ल्याएर उपस्थित हुने नै छु श्रोताहरू आजको श्रृङ्खलामा वाचन गरिएको यस कृतिको भाग तपाईँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गएर आफ्नो रचनात्मक प्रतिक्रिया पनि जनाइदिनुहोला र मन पऱ्यो भने यस च्यानललाई सब्सक्राइब र सेयर पनि गरिदिनुहोस् र नजिकै रहेको बेलायकनलाई पनि प्रेस गरिदिनुहोला ताकि मैले प्रस्तुत गरेका विषयवस्तु तपाईँहरूलाई सुरुमा प्राप्त हुनेछ र तपाईँहरूले सुन्न सक्नुहुनेछ यतिन्जेलसम्म यस श्रृङ्खलामा रहेर साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्दछु अर्को श्रृङ्खलासम्मका लागि बिदा हुने अनुमति माग्छु आजको श्रृङ्खलाबाट बिदा हुन्छु हस्त नमस्कार